आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ बन्द सत्रमा सहभागी प्रतिनिधिहरूले आदिवासी जनजातिको पहिचान र मुद्दाको विषयमा अहिलेसम्म भएका आन्दोलन र उपलब्धिका विषयमा पनि कुरा उठाउने भएको छ यसै गरी विघटित संविधान सभा आदिवासी जनजाति समुदायको अधिकारको पक्षमा चलेको बहस र संविधान सभा विघटनका विषयमा पनि छलफल हुनेछ बन्द सत्रमा विभिन्न जातीय संगठन जिल्ला समन्वय समिति लगायतका गरी पाँच सय प्रतिनिधि पर्यवेक्षक सहभागी छन् महासंघको तीन वर्षीय नयाँ नेतृत्वको लागि अध्यक्ष पदका प्रत्याशी नगेन्द्र कुमाल चन्द्रविक्रम राई नरेश ताम्राका र पेमा छिरिङ शेर्पा र नित्यानन्द ताजपुरियाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ जनजाति नेताहरूले सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयासलाई पनि जारी राखेका छन् हिजोदेखि सुरु भएको महाधिवेशन भोलि सकिने कार्यक्रम छ नेकपा माओवादी सहितका तेत्तिस दलले सोमबार गर्न लागेको नेपाल बन्द स्थगित गरेका छन् आइतबार काठमाडौँमा बसेको तेत्तिस दलको बैठकले सोमबार रातो मचिन्द्रनाथको जात्रा लगायतका चाडपर्कोले बन्द स्थगित गरेको हो अख्तियार रूपयोग अनुसन्धान आयोगको प्रमुखमा विवादस्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्ति गरेको विरोधमा माओवादी सहितका साना तेत्तिस दलले बन्द आह्वान गरेका थिए चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न काङ्ग्रेस सभापति सुशील कोइरालाले सोमबार उच्च स्तरीय राजनीतिक समितिको बैठक बोलाउनु भएको छ आइतबार बिहान सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पार्टीको अनौपचारिक बैठकले चुनावी वातावरण बनाउन सोमबार बेलुकी समितिको बैठक बोलाउने निर्णय गरेको हो काङ्ग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभा चुनावको मिति एनएम चुनावी वातावरण बनाउने विषयमा बैठक बोलाउने निर्णय गरेको उच्चालो अनलाइनलाई जानकारी दिनुभएको छ उच्च स्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका काङ्ग्रेस सभापति कोइरालाले सोमबार बेलुकी पाँच बजे नयाँ बानेश्वरमा समितिको बैठक बोलाउनु भएको छ काङ्ग्रेसले संयोजक पाएको एक महिनामा दोस्रो पटक समितिको बैठक बस्न लागेको हो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी संविधान सभाको निर्वाचनमा नेकपा एमालेसँग चुनावी समीकरण नहुने दावी गर्नुभएको छ प्रेस युनियन अछामले सदरमुकाम मंगल सेनमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले मुख्य प्रतिस्पर्धी दल भएकाले एमालेसँग चुनावी गठबन्धन सम्भव नरहेको स्पष्ट पार्नु भएको छ मुख्य प्रतिस्पर्धी दलसँग गठबन्धन गरी चुनावमा गएको इतिहास संसारमा कहीँ पनि नभएकाले एमालेसँगको समीकरण कुनै पनि हालतमा सम्भव नहुने उहाँको दावी छ यसअघि काङ्ग्रेस एमालेका शीर्ष नेताहरूले प्रजातान्त्रिक शक्ति शक्तिबीच गठबन्धन हुने बताए पनि आफूले कार्यकर्ताको भावना बुझेको र त्यो सम्भव नहुने देउवाले बताउनु भएको छ हतारमा चुनावको मिति घोषणा गर्न नहुने उहाँको भनाइ छ निर्वाचन मंगसिरमै हुने दावी गर्दै देउवाले चुनावको तीन महिना अघि मात्र मिति घोषणा हुने ठोकुवा गर्नुभयो मुख्य दलबीच पनि नब्बे दिन अघि चुनावको मिति घोषणा गर्ने सहमति भएको खुलासा गर्दै उहाँले सरकारलाई सोही अनुसारको सल्लाह दिएको बताउनु भएको छ रोल्पा कारागारबाट शनिबार राति आठजना कैदी तथा थुनुवा फरार भएका छन् कैदीहरू कारागारको पश्चिमी भागबाट सुरुङ खनेर भागेका हुन् कैदी भागेको राति साढे बाह्र बजेतिर मात्रै थाहा भएको प्रहरीले जनाएको छ उनीहरू राति साढे एघारतिर भागेको हुन सक्ने प्रहरीको अनुमान छ सुरुङ खनेर भाग्नेमा अर्जुन सेन ध्रुव डाँगी थम्फे बिक र वसन्त रोका राजु थापा कृष्ण ओली राजबहादुर ओली र दीपक पुन रहेका प्रहरी निरीक्षक सरोज पण्डेले जानकारी दिनुभएको छ उनीहरू गैंडाको खाप तस्करी जबरजस्तीकरणी र डाँका मुद्दाका अभियुक्त हुन् कैदीहरू भागेपछि प्रहरीले रोल्पामा सुरक्षा सतर्कता बढाएको छ भने फरार कैदीहरूको खोजी गरिरहेको छ कारागारमा उन्नाइसजना प्रहरी सुरक्षाका लागि खटिएका थिए पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लिग पिएमएलले सत्ताको नेतृत्व गर्ने लगभग पक्का भएको छ शनिबार भएको आम निर्वाचनको पछिल्लो गणनामा पिएमएल सबैभन्दा अगाडि रहेकाले शरीफ फेरि एकपल्ट प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ राष्ट्रिय सभाका कुल दुई सय बहत्तर सिटमध्ये शरीफको दल छयालिस सिट जित्ने सबैभन्दा अगाडि छ यस्तै पन्जाब प्रान्तमा पनि उनासी सिटसहित पिएमएल सबैभन्दा अगाडि देखिएको छ पूर्व प्रधानमन्त्री शरीफले पन्जाबको सरगोधाबाट चुनाव जित्नु भएको छ जितपछि गृहनगर लाहोरमा समर्थनलाई सम्बोधन गर्दै शरीफले राष्ट्र विकासमा एकजुट हुन आह्वान गर्नुभएको छ प्रान्तीय सभाको मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान शरीफ एक इन्सा पिटिआई सत्र सिट जित्दै दोस्रो र राष्ट्रपति आसिफ अली जर्दारीको party Pakistan peoples party PP चौध सिट जित्दै तेस्रो स्थानमा छ पिटिआईले खैरे लाई बिस सिट जितेको छ भने पिपीले सिन्धीमा चौबिस सिट जितेको छ खानले पेसावर र मिया चुनाव जित्नु भएको छ भने लाहोरमा हार बेर्नु परेको छ पूर्व प्रधानमन्त्री तथा पिपीका नेता राजा परवेश अशरफले पनि चुनाव हार्नु भएको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि राँचीमा हुने खेलमा चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर र सातौं स्थानको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म खेलेको तेह्र खेल मध्ये आठमा जित दर्ता गरेको बेङ्गलोरको सोह्र अङ्क छ भने कोलकत्ताले समान खेलबाट पाँचमा मात्र जित हात पारेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा शीर्ष